नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोक भाकामा कार्यक्रम रोजाइकोमा लोक भाकाको अर्को नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाका सुन्न सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोक भाका लिएर हामी हप्ताको दुई दिन उपस्थित हुने गर्छौँ मङ्गलबार र बिहिबार अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासमा र कार्यक्रम लोक भाकामा तपाईँ पनि आउन सक्नुहुनेछ आफूले नै तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनुभएका लोकदोहोरी भाकाहरू रोज्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर र कार्यक्रम रुचाइमा भाका तपाईँले नै मन भएका तपाईँले नै रुचाउनुभएका लोकदोहोरी भाकाहरू हामी कार्यक्रममा बचाउनेछौँ र तपाईँलाई मनोरञ्जन पनि दिनेछौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रम कार्यक्रम साताको दुई दिन आउने गर्छ मङ्गलबार र बिहिबार आजको यो बिहिबार अवसरमा पनि हामी उपस्थित भइसकेका छौँ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ एलिसा गुरुङ चण्डी भन्ज्याङबाट एलिसाजी के छ चण्डी भन्ज्याङतिरको नयाँ नौलो खबर सुनाउनुहोस् आज कार्यक्रममा आउनु भएको छ कुन भाका रोज्न चाहनुहुन्छ हुन्छ एलिसा गुरुङ आउनुभएको थियो गइसक्नु भएको छ अब उहाँले रोज्नु भएको भाका अब हामी पृष्ठभूमिमा बजाउँछौँ बेसी बाटोमा आउँछु चाँडै जन्मेकै माटोमा चण्डी बन्ज्याङबाट आउनुहुने एलिसा गुरुङले रोज्नु भएकै लोक भाकालाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम रोजाइमा लोक भाकामा तपाईँ पनि आउन सक्नुहुनेछ तपाईँले नै रुचाउनुभएका तपाईँले नै मन पराउनु पराउनुभएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिने गर्छौँ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सौराबाट स्मृति हो ईश्वरी ईश्वरी चाहिँ के छ तपाईँको नानीहरू खबर हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ आज कुन भाग रोज्ने हुन्छ ईश्वरीजी कार्यक्रममा आउनु भएको छ भाका मार्फत कसलाई सम्झिन चाहनुहुन्छ मलाई चिन्ने नचिन्ने सम्पूर्ण र रेडियो सुनेर पनि सम्पूर्णलाई हुन्छ छुट्टिन्छौँ नमस्कार जान्छु मेलामा निकै नै मर्मस्पर्शी लोक भएका थियो सौराबाट आउनुहुने ईश्वरीले रोज्नु भएर गइसक्नु भएको छ तपाईँ गरी तपाईँ पनि यस्तै गरी कार्यक्रममा आफूलाई मनपर्ने भाका रोज्न चाहनुहुन्छ भने शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा गइसक्नु भएको छ सम्पर्क विच्छेद भइसकेको छ तपाईँ पनि कार्यक्रम रोजाइमा लोक भाकामा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोक भाकाहरू रोजेर जान सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला राखिराखेका छौँ कार्यक्रम रोजाइमा लोक भाका साताको दुई दिन लिएर हामी उपस्थित हुने गर्छौँ मङ्गलबार र बिहिबार आजको यो बिहिबारे व्यवसायमा पनि हामी उपस्थित भइराखेका छौँ तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर फटाफट डायल गरेर आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रम रोजाइमा लोक भाका तपाईँले नै रोज्नुभएका तपाईँले नै मन पराउनु भएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिने गर्छौँ र मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गर्नेछौँ र कार्यक्रम रोजाइमा लोक भाकामा हामी निकै नै रमाइला लोकदोहोरी भाकालाई पनि कार्यक्रममा स्थान दिन्छौँ मर्म मर्मस्पर्शी लोक भाकालाई पनि कार्यक्रममा स्थान दिन्छौँ तपाईँले जस्तो भाका रोज्नुहुन्छ त्यस्तो भाकालाई हामी कार्यक्रममा स्थान दिने गर्छौँ र आफूले रोजेको लोक भाका मार्फत आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई पनि समर्पण गर्न पाउनुहुनेछ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा आएर हामी कार्यक्रम रोजाइमा लोक भाका लिएर साताको दुई दिन उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासमा र कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ तर पनि उहाँसँग कुराकानी गर्न पाइराखेको छैन हेलो शाहको सेवा कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो गइसक्नु भएको छ दुईजना साथी आउनुभएको थियो योभन्दा अगाडि पनि उहाँसँग पनि कुराकानी हुन सकेनौँ र फेरि यो सा तपाईँसँग पनि कुराकानी हुन सकेनौँ केही छैन शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा आउन सक्नुहुनेछ आफूले नै मन पराउनुभएका र आफूले नै रुचाउनुभएका लोकदोहोरी भाकाहरू रोजेर आफ्ना आफन्तजन घर पुर्याएर लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सुनाउन सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोक भाग आउने गर्छ साताको दुई दिन र मङ्गलबार र बिहिबारको बसाइमा हामी अपरान्न चार बजी अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजमा र कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ देवघाटबाट शान्ति शान्तिजी के छ देवघाटतिरको नयाँ नौलो खबर सुनाउनुहोस् हुन्छ शान्तिजी कार्यक्रममा सहभागी हुनुहुन्छ आज कुन भाका रोज्ने हुन्छ को कसको लागि समर्पण धन्यवाद हुन्छ शान्तिजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार जिते मायामा तिम्रै कारण जिन्दगी बिगारे मुटु जलै जलै जिउन सक्दिन मुटु जलै जलै तिमी जीवन तिमी नै बिर्तो नछोड मलाई रेडियो अर्पण एक से चार थोप्लो पांच मेगा हर्ट प्रसूति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा Ratnagar medicine center main road टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस <laughs> पैसा पठाउन थाले एक हजार तपाईँले खोरक्क सेन्ट्रल कलेजमा कोरियन भाषा पढ्न गइहाल्छ मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ अरे जापानिज कोरियन युरोपियन इन्डियन तथा अस्ट्रेलियनहरूको प्रत्यक्ष निगरानीमा सञ्चालित नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल कलेजबाट दुई हजार चौध अप्रिल सेसनमा जापान जाने विद्यार्थी भिजा प्राप्त गर्न सफल सतहत्तर जना र दुई हजार चौध भित्र कोरिया जाने नाम छनौटमा परेका चितवन र परासीका चार सय एकासी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विगतमा हजारौं विद्यार्थीहरूलाई विद्यार्थी भिजामा विभिन्न देशहरूमा पठाउन सफल सेन्ट्रल कलेजमा विद्यार्थी visa IELTS SLC SLC plus two computer Korean Japanese लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ सम्पर्क central college of vocational training प्रणाली काठमाडौँ शाखा कार्यालयहरू सही चोक नारायण घाट शून्य छपन्न पाँच बहत्तर दुई सय साठी सौराहा चौक पाँच त्रिसठी तिन सय पैसठी पर्सा पाँच तिरासी सात सय नब्बे कावसोती थाना चोक अन्ठानब्बे चार पचास सडसठी छ सय छयासी सुनोवल अन्ठानब्बे चार पचास असी आठ सय सतासी र मिलनचोक चोक बुटवल अन्ठानब्बे एक बाइस उनपचास तिन सय तिस किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी चितवन मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्ननगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम रोजाइमा लोकभाका यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाइमा लोकभाकामा कार्यक्रम रोजाइमा लोकभाका सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम रोजाइमा लोकभाका तपाईँ पनि आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकभाकाहरू रोज्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटाबाट हामीले खुल्ला गरिराखेका छौँ र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पर्साबाट विज्ञान हजुर हजुर विज्ञान विज्ञान चाहिँ के छ पर्सातिरको नयाँ नौलो खबर पर्सातिर राम्रो छ ठिकै छ दादा पसल राम्रै चलेको छ राम्रो व्यवसाय राम्रै भइरहेको छ एकदम हुन्छ विज्ञानजी कार्यक्रममा आउनु भएको छ आज कुन भाका रोज्ने विज्ञानजी विज्ञान निम्ति पर्साबाट आउनुभएको थियो तर पनि विष्णु दाईलाई भनिसकेको छ भनेर कार्यक्रमबाट विदा भइसक्नु भएको छ उहाँले रोज्नुभएको यो मिठो भाका हामी पृष्ठभूमिमा राख्छौँ अब क्रममा नहीं यस्तो चम्किलो जुन हुँदैन निकै नै रमाइलो लोकदोहोरी भएका थियो पर्साबाट आउनुहुने विज्ञानले रोज्नु भएर गइसक्नु भएको छ तपाईँ पनि यस्तै गरी कार्यक्रम रोजाइमा लोक भाकामा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोहोरी भाकाहरू रोज्न सक्नुहुनेछ र कोही साथी हुनुहुन्छ भनेर प्राविधिक मित्रले सराह गरिराख्नु भएको छ र कोही साथी हुनुहुन्थ्यो गइसक्नु भएको छ शून्य चौवन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रम रोजाइमा लोक भाकामा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोहोरी भाकाहरू रोजेर आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सुनाउन सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोक भाका हामी साताको दुई दिन लिएर उपस्थित हुने गर्छौँ अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच हाउसमा र कार्यक्रम रोजाइमा लोक भाका तपाईँले नै रोज्नुभएका तपाईँले नै मन भएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्नेछौँ हामी र कार्यक्रम रुचाइमा लोक भाका साताको दुई दिन आउने गर्छ मङ्गलबार र बिहिबार आजको यो बिहिबारको बसाइमा पनि हामी जुटिराखेका छौँ तपाईँकै तपाईँले नै रोज्नुभएका तपाईँले नै मन पराउनुभएका दोहोरी भाकाहरू बजाउनको लागि छिटो छिटो फटाफट डायल गर्नु शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो किनभने हामीसँग समय अलिकति कम रहेको छ र अब जम्मा हामी एकजना साथीलाई मात्र लिन्छौँ कार्यक्रममा तपाईँ आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ तर पनि फेरि गइसक्नु गर्नुभयो अरे केही छैन तपाईँसँगै कुराकानी गर्दा गर्दै तपाईँकै लोक भाकाहरू सुनाउँदा सुनाउँदै कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस